अर्पण शुभ साँझको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैको लागि सधैँको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा कार्यक्रम अर्पण शुभ साँझमा हामी निकै नै रमाइला लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ निकै नै तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोहरी भाकालाई कार्यक्रममा स्थान दिने गर्दछौँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर दुईवटा टेलिफोन मार्फत तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर परेर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई पनि सम्झना राख्न सक्नुहुनेछ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ आफ्नो काममा त्यो दिनभरको व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्नेछौँ तपाईँको दिनभरको थकानलाई मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर मेटाउने कोसिस गर्नेछौँ हामी शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगा हसमा कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुम्रोजबाट सुनिता धेरै दिनपछि आउनुभयो नि त सुनिताजी तपाईँ त अस्ति नै आएको थियो अनि आज आउनुभयो है ए ए सायद चाहिँ खालि बिर्सिने बानी लागेको छ जस्तो लाग्यो मलाई त है हुन्छ सुनिताजी कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने धन्यवाद हुन्छ सुन्ताजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जनाउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुमरोजबाट सुनिता आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा आउनुहुन्छ हेलो नमस्ते हजुर अन्तजी के छ तपाईँको नयाँ नौलो खबर Mhm. अनि इच्छा कामनातिरको के छ नि नयाँ नौलो खबर सुनाउनुहोस् चिसो चिसो मौसम छ अनि इच्छा कामनातिर चाहिँ अलिकति असारे रोपाई चाहिँ लाग्छ कि लाग्दैन नि लाग्दैन असारे रोपाई ए त्यसो भए त फुर्सदै हुनुहुन्छ होला होइन ए हुन्छ चाहिँ कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने धन्यवाद हजुर परिवारलाई हजुरआमा अङ्कल आन्टी अनि मेरो बुवा मम्मी टाढिया बस्ने भाइ भाइलाई गरिब भाइ दिदी भेनालाई हजुर जसले अनिता हजुरलाई चिने नचिने सम्पूर्णलाई हुन्छ अन्ताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर मार्फत शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा टेलिफोन मार्फत आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ चिसो पानीबाट सुदीप चेपाङ अनि चिसो पानीतिर कतिको चिसो छ सुदीपजी एकदमै चिसो छ अनि चिसो पानीतिर चाहिँ असारे रोपार लागेको छ कि छैन नि अहिले लागेको छैन अहिले त्यसो भए अलिकति फुर्सदमै हुनुहुन्छ त्यसो भए हुन्छ सुदीपजी कार्यक्रममा आउनु भएको छ कहाँ कसैलाई सम्झिने धन्यवाद हजुर म विदेश नारायण भन्ने नजुन दादा अनि रेडियो अर्पण सुनेर बस्नुहुने सम्पूर्णलाई मलाई दिलीप कुमार चेतङ भनेर बुझ्नुहुन्थ्यो सम्पूर्णलाई हुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलामा पनि आफ्नो उपस्थित जनाउँदै होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला चिचुपानीबाट सुदीप चेपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घरबाट लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ अब कार्यक्रममा एउटा दोहोरी भाका सुन्ने बेला भएको छ यो भाकापछि फेरि उपस्थित हुने नै छ अब क्रममा तपाईँको लागि मिठो भाका सिटमा बसौली अगाडि कालो कपाल टाउकामा चस्मा चस्मा राम्रा राम्रा चढ्छन् वै यो बसमा कालो कपाल टाउकामा चस्मा राम्रा राम्रा चढ्छन् वै यो बसमा राम्रा राम्रा चढ्छन् वै यो बसमा Thank you. कालो कपाल टाउकोमा चस्मा राम्रा राम्रा चर्चन है यो बसमा निकै रमाइलो लोकदोहोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ र तपाईँको दिनभरको थकानलाई यस्तो नै मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँको दिनभरको थकानलाई मेटाउने कोसिस गरिराखेका छौँ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कामाटीको बोल्दै हुनुहुन्छ कोराक साथ गोठेरीबाट सुनम तमान सोनमजी के छ तपाईँको नयाँ नौलो खबर हेलो कुराक साथ गोठेरीबाट सोनम तामाङ आउनुभएको थियो उहाँसँग सम्पर्क विच्छेद भइसकेको छ कुराकानी हुन सकेनौँ हामीले र शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा फेरि पनि कोही मित्र हुनुहुन्थ्यो उहाँसँग पनि कुराकानी गर्न पाएनौँ सम्पर्क विच्छेद भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आजको व्यवसायमा हामी निकै नै रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने गर्दछौँ तपाईँलाई यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्नेछौँ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाइराखेको छु हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्थ्यो उहाँसँग पनि कुराकानी भएनौ यसपालि पनि आज अझै प्राविधिक मित्रले के गरिरहनु भएको छ उहाँ मात्रै बोल्ने मलाई चाहिँ बोल्न दिइरहनु भएको छैन आज अलिकति प्राविधिक मित्रमा गडबडी भए जस्तो छ तिनजना साथी आइसक्नु भयो तर पनि तिनैजनासँग बोल्न पाइराखेको छैन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुऱ्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ फेरि पनि कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो उहाँ पनि गइसक्नु भएको छ आज किन किन चारजना मित्र आउनुभयो कोहीसँग पनि कुराकानी गर्न पाएनौँ हामीले प्राविधिक मित्रमा थोरै गडबडी भएको छ जस्तो लाग्यो मलाई शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ अब चाहिँ पक्कै पनि मित्रसँग कुराकानी हुन्छ भन्ने आशा अनि विश्वास छ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हेलो नमस्कार दादा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म काकाडा साथबाट म आकाश चेपाङ हो काकाडा साथबाट आकाश चेपाङ हजुर आकाशजी के छ तपाईँको नयाँ नौलो खबर ठिकठाकै भन्नु पर्यो दादा ठिकठाकै भन्नु पर्यो हजुर अनि काकाडातिरको नयाँ नौलो खबर के छ नि सुनाउनुहोस् न हजुर खै पानी परेको दादा खै यस्तै हो अनि काकाडेतिर चाहिँ असारे रोपाइ भएको छ कि छैन नि रोपाइ हुँदैछ दादा रोपाइ हुँदैछ अनि तपाईँ चाहिँ कतिको रोपारमा व्यस्त हुनुहुन्छ अब हुन्छ अब दुई तिन दिन पछि बिस्तारै बिस्तारै हुँदैछ होइन हजुर हुन्छ आकाशजी कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने त हजुरको लागि धन्यवाद अनि मेरो साथी रिमलाल हजुर सञ्जय अनि मन कुमार अनि खै मलाई चिन्ने नचिन्ने सम्पूर्ण दिदी दादा आकाश भनेर चिन्ने नचिन्ने सम्पूर्ण नेपाली दाजुभाइ बहिनीहरूलाई होइन हजुर हुन्छ आकाशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला काकडी साथबाट आकाश आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज चाहिँ मैले सानो सुनिरहेको छ फेरि एकचोटि भनिदिनु भने कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट निरा रुम्बा भन्नुभयो हामीलाई के छ तपाईँको नयाँ नौलो खबर ठिकै छ अनि कोराकतिरको के छ नयाँ नौलो खबर सुनाउनुहोस् अनि निराजी तपाईँले खाना खानु भयो कि नै खाना भएको छैन हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको आवाज चाहिँ अलिक मैले बुझिरहेको छैन हुन्छ कसलाई सम्झिने आज धन्यवाद हजुर हुन्छ चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलामा पनि उपस्थित छन् गर्नु होला माइनामा ढलाइले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट निरा रुम्बा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र आउनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ चण्डी भन्ज्याङबाट के भन्नुभयो चण्डी भन्ज्याङबाट फेरि एकचोटि भन्नुभयो आज चाहिँ मैले किन किन सबै श्रोता मित्रहरूको आवाज सानो सुनिरहेको छ चण्डी भन्ज्याङबाट के भन्नुभयो एलिसा गुरुङ एलिसाजी के छ तपाईँको नयाँ नौलो खबर अनि चण्डी भन्दातिर कतिको असारे रोपार लागिरहेको छ नि अनि तपाईँ चाहिँ कतिको व्यस्त हुनुहुन्छ नि रोपारमा एकदम व्यस्त हुनुहुन्छ है व्यस्त भए पनि दिनभरको थकानलाई चाहिँ अर्पण शुभ साँझ त सुन्नै पर्ने होइन <laughs> हुन्छ एलिसाजी कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने बुवा मम्मी भाइ बहिनीहरू अनि काका काकी मामा मैदाहरू सम्पूर्णलाई मेरो साथीहरू सम्पूर्णलाई हुन्छ एलिसाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि उपस्थित चुनौती गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार चण्डी भन्ज्याङबाट एलिसा गुरुम आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ अब भने असारे रोपारमा मानिसहरू व्यस्त हुन थालेका छन् त्यो व्यस्तताको थकानलाई भए पनि थोरै मेटाउनेछौँ हामी मिठा मिठा लग्दुहुरी भाकाहरू बजाएर कोही मित्र फेरि पनि टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हजुर हजुर नमस्कार नमस्कार दादा कहाँबाट बोल्दै हुनुहुन्छ सन्त पर्जा सन्तोषजी के छ तपाईँको नयाँ नौलो खबर ठिक ठाकै छ भन्नु पर्यो है अनि खानपिन भयो कि नै सँगै होला जस्तो छ है सन्तोषजी आज पनि ठाउँ अलग अलग भए पनि टाइम त एउटै भइहाल्छ नि होइन हुन्छ सन्तोषजी कार्यक्रममा आउनु भएको छ आज कहाँ कसलाई सम्झिने धन्यवाद र मेरो साथीहरू भन्दा पर्दाखेरि सन्त सर अनि कृष्णबहादुर सर पुलबहादुर सूर्यबहादुर मस्तीलाल त्यसै गरी आकाश रिमलाल मन कुमार शान्ति एलिसा सनेली डुडु सलिना चौरी र मलाई सन्त भनी चिन्ने नचिन्ने सम्पूर्णको लागि सम्झन चाहन्छु दादा हुन्छ सुन्दरजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलामा पनि उपस्थित जनाउँदै गर्नुहोला मलाई नमार्नुहोला अहिले पनि छुटिन्छ नमस्कार यति बेला मकनपुर काँकाडीबाट सन्त प्रजा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परेर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ अब पनि कार्यक्रममा एउटा सुमधुर लोकदोरी भाका सुन्ने बेला भएको छ यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छ अब क्रममा तपाईँको लागि यो मिठो भाका ले भन्छन् एक कान्छा दुलैले सकेसम्म राम्रैले ठुलैले सोध्छु कहिले कहिले ऐनामा हेरेर सोध्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैन कस्तो केटी पाउने हो जिन्दगीमा मैले एक कान्छा दुलैले सकेसम्म राम्रैले ठुलैले सोध्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैनन् कस्तो त्यति पानी हो जिन्दगीमा मैले कस्तो त्यति पानी हो जिन्दगी कहिले कहिले कस्तो केटी पाउने हो जिन्दगीमा मैले निकै नै रमाइलो लोकदोहोरी भाका थियो निकै नै रमाइलो लोकदोहोरी भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोहोरी भाका मार्फत आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इचरा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो उहाँसँग पनि कुराकानी गर्न पाएनौँ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो कोही मित्र हुनुहुन्थ्यो उहाँ पनि गइसक्नु भएको छ आज हामीले छजना मित्रलाई चाहिँ कार्यक्रममा उपस्थित गर्न पाएनौँ साह्रै नै दुःख लागिरहेको छ सायद प्राविधिक गडबडको कारणले हुनसक्छ र तपाईँसँगै कुराकानी गर्दा गर्दै तपाईँकै सम्झना समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भोलि फेरि कार्यक्रम अर्पण शुभ साँझको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुम्रोजबाट सुनिता इच्छा कामनाबाट अनिता चिसोपानीबाट सुदीप चिपाङ र कोराक साथबाट सुनम तामाङले फोन गर्नुभएको थियो उहाँसँग कुराकानी हुन पाएनु साह्रै नै दुःख लागेको छ काकडी साथबाट आकाशले फोन गर्नुभएको थियो कोका कोराकबाट निरा रुम्बाले फोन गर्नुभएको थियो चण्डी भन्ज्याङबाट एलिसा गुरुङले फोन गर्नुभएको थियो अन्तिममा फोन गर्ने साथी मकनपुर काँकाडेबाट सन्त पर्जाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई धेरै धेरै धन्यवाद आज हामीले छजना साथीलाई चाहिँ कार्यक्रममा उपस्थित गर्न पाएनौँ साह्रै नै दुःख लागेको छ तपाईँ पनि दुःख नमान्नुहोला भोलिको कार्यक्रममा पक्कै तपाईँ र हाम्रो भेट हुने नै छ मिठो कुराकानी पनि हुने नै छ र तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रममा यो पृष्ठभूमिमा बजिरहेको भाकालाई अगाडि सार्दै आजको कार्यक्रमबाट म पनि बिदा हुन्छु नमस्कार समाजको दर्पण सुन्नु होला रेडियो अर्पण यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अन्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय civil bank limited axis development bank र सिभिल मर्चेन्ट वित्तीय संस्था बीच सफलतापूर्वक एकता भएसँगै सिभिल ब्याङ्क प्रस्तुत गर्दछ सिभिल मर्जर धमाका एक सय तेइस दिने civil bank merger fix deposit जसले दिन्छ वार्षिक सात दशमलव शून्य पाँच प्रतिशत ब्याज न्यूनतम मौजदा रु एक लाख मात्र यो योजना केही समयको लागि मात्र civil bank limited thinking forward moving forward tuition कक्षाहरू अब इटिआईमा e विगत तेह्र वर्षदेखि डाक्टर प्राध्यापकहरूद्वारा प्रत्यक्ष सञ्चालित एसएलसी एवं प्लस टू पछिको ब्रिज कोर्स सेन्टर इटिआईमा e एसएलसी फेल छात्र छात्राहरूलाई ट्युसन कक्षाहरू सञ्चालित छन् थप सेवाहरू एसएलसी पासहरूलाई staff nurse HA pharmacy bridge course plus two science वा प्राविधिक एचए फार्मेसी आदि दिएकाहरूलाई MBBS BSc nursing BE BSc AG bridge course IELTS English Korean Japanese भाषाका कक्षाहरू पनि सञ्चालित छन् सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर आकर्षक घरेरीहरू बिक्रीमा खैरहनी साथ चितवनमा अवस्थित पुरानो खैरहनी पर्साको मूल हाइवेबाट पचास मिटर आसपासमा खैरहनी उच्च मावि प्रहरी कार्यालय र वन कार्यालयबाट पाँच सय मिटर पश्चिम तर्फ साथै भुवानी शङ्कर कलेजबाट पाँच सय मिटर दक्षिण पश्चिम तर्फ रहेका आकर्षक घडेरीहरू बिक्रीमा छ विकासका पूर्वाधारहरू बाटो पिउने पानी विद्युत टेलिफोन लगायत अन्य सर्व सुविधा सम्पन्न घडेरीहरू खरिद गरी आफ्नो भविष्य सुनिश्चित पार्नुहोस् सम्पर्कका लागि रेशमजी मोबाइल अन्ठानब्बे शून्य एकानब्बे छयासी नौ सय त्रियानब्बे आकर्षक घडेरी बिक्रीमा खैहने तिन पर्सा नमुना पेट्रोल पम्प पछाडि रहेको पूर्व पश्चिम राजमार्गबाट एक सय पचास मिटर भित्र रहेको आकर्षक घडेरी धमाधम बिक्री भइरहेको जानकारी गराउँदछौ घडेरीका विशेषताहरू राजमार्गबाट एक सय पचास मिटर भित्र स्वच्छ र शान्त वातावरण रहेको खानेपानी तथा बिजुलीको राम्रो व्यवस्था भएको हिमाल पहाड छर्लङ्ग देख्न सकिने मनोरम वातावरण भएको सम्पर्क खैरन तिन पर्सा नमुना पेट्रोल पम्प पछाडि तथा brothers supply mobile study mobile number अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय पाँच अन्ठानब्बे शून्य छैसठी तेह्र एक सय तेइस पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडिज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy stores Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस वाह बाजा यो जयपुरी कुर्ता सुरुवाल तेजु फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो पक्का यो नदी पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक Sauraha Chowk Chitwan proprietor Harikumar Shrestha phone number शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एकदम दाम उच्च दाम ओम नवदीप वस्त्रालय देलछाम छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिम चोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ बुबाको चौरासी पूजा अनि छोराको बन्द गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्नगर चितवन सम्पर्कका लागि रामप्रसाद पौडेल ओम शान्ति मोबाइल अन्ठानब्बे चार पचास तिहत्तर आठ सय सतसठी हरि चापागाई मोबाइल अन्ठानब्बे चार एकाउन्न छयत्तर तिन सय सतासी गयो जिन्दगी दोस्तै भयो त कहिल्यै आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ new shining education centre Sharma हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर के तपाईँ कोरिया नै जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् विगत नौ वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् हाम्रा विशेषताहरू उचित परामर्शपछि मात्र भर्ना लिने शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत संस्था सम्पर्क हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केटको माथिल्लो तल्ला शाखा खैरहनी चार पूर्वी चितवन पर्सा नेपाल बैङ्क सँगै फोन अन्ठानब्बे चार पचास पैसठी चार सय एक अन्ठानब्बे चार पचास सडसठी छ सय छत्तिस र अन्ठानब्बे पाँच पचास उनासाठी शून्य शून्य सात अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा सियाराम दिग्जाम रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक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 पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी तालिम पश्चात रोजगारीको सुवर्ण अवसर सिटिभिटी एनएसबिटीद्वारा सिप परीक्षणका लागि सहभागी गराउने गरी S international beauty parlour and training सेन्टरमा महिला दिदीबहिनीहरूका लागि निशुल्क भर्ना खोलेको जानकारी गराइन्छ विदेशमा तालिम पुरा गरी आएका दक्ष प्रशिक्षकहरूद्वारा तालिम दिइने यस संस्थामा basic advance diploma short special special teaching special कक्षाहरू सञ्चालन विदेश जानेहरूका लागि स्पेसल कोर्सको व्यवस्था साथै पार्लर सञ्चालन गरी बसेकाहरूलाई सिटिभिटीबाट सिप परीक्षण गराई योग्यताको प्रमाण पत्र दिइने एसएलसी दिएका विद्यार्थीहरूलाई विशेष छुट तथा ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ थप जानकारीका लागि international beauty parlour and training centre Ratnanagar दुई टाढी मोबाइल अन्ठानब्बे पाँच पचास एकाउन्न तिन सय नौ प्लस टू पछि MBBS BSc Ag BE nursing at ITI गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार एकहत्तर सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावा कसुती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाँडी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ वैदेशिक रोजगारीको प्रोसेसिङको लागि काठमाडौँ हिँडेको ठुल्दै किन जानु पर्यो काठमाडौँ रत्नगर आठ पुरानो कर्मचारी पेट्रोल पम्प सँगै रहेको श्री कृष्ण कन्सल्टेन्सीमा जाऊ न हजुर दुबईको तार मलेसिया साउदी अरब लगायत अन्य गल्फ कन्ट्रीहरूमा सुपथ मूल्यमा जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् सम्पर्क श्रीकृष्ण कन्सल्टेन्सी रत्नगर आठ पुरानो कर्मचारी पेट्रोल पम्प शिखर हार्डवेयरको माथि मोबाइल अन्ठानब्बे एक उनातिस चौसठी तिन सय दुई र अन्ठानब्बे चार पैँसठी चौवन्न सात सय अडतिस फोन नम्बर शून्य छपन्न पाँच बैसठी तिन सय छैसठी नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता लल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नलेउ कवि सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसल मानै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक चाँदीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल हार्दिक बधाई यस हिमालयन आवासीय माध्यमिक विद्यालयबाट दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा छात्रातर्फ पूर्वी चितवनमा द्वितीय हुने समीक्षा पौडेल एवं विशिष्ट प्रथम र द्वितीय श्रेणीमा सफल हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई एवं उच्च शिक्षा सफलताको लागि शुभकामना व्यक्त गर्दछौ प्राचार्य एवं हिमालयन आवासीय माध्यमिक विद्यालय परिवार रत्नगर एक बकुल्लहर चितवन अब आकर्षक घडेरीका लागि Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्कालीकोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको